अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्ज र यो कार्यक्रम लोक झङ्कार नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जन यो हो कार्यक्रम लोक झन्कार हामी हरेक दिन बिहान दस बजेको अर्पण समाचारपछि करिब करिब एघार बजीसम्म आउने गर्दछौँ र यो क्रममा तपाईँको लागि लोक सङ्गीतका विविध पाटोहरूमाथि रहेर छलफल गर्ने गर्दछौँ तपाईँलाई जानकारी दिने गर्दछौँ र स्वयं रूप आज पनि उपस्थित भएका छौँ इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाज तपाईँ सुनिरहनु भएको छ यही जानकारीका साथमा आजको यो बुधबार व्यवसायमा कलाकार मित्रहरूसँग कुराकानी गर्ने व्यवसाय हो कलाकार मित्रहरूलाई टेलिफोन सम्पर्कमा सहभागी गराउने प्रयास यति बेला प्राविधिक मित्र राजले गरिरहेका छन् र यति बेला भने एउटा सुरुवातमा एउटा भाका सुन्छौँ त्यो भाकासँगै कोही कलाकारसँगै कुराकानी लिएर हामी उपस्थित हुनेछौँ बस पढाइयो तर मायालाई कसरी बताइन्छ पढ्दैन पढेसी क्याम्पस पढाइयो तर मायालाई कसरी बताइन्छ पढ्दैन पढेसी naina खलखलाउँदो जवानी चढेसी एउटा सुरुवातमा रमाइलो खालको भाका मात्रै हामीले जोड्यौँ यो क्रममा कार्यक्रम लोक झन्कार सुनिरहनु भएको छ तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाजको ध्वनि तरङ्गमा हामी जुटिरहेका छौँ र कार्यक्रम लोक झन्कारको व्यवसायलाई म यति बेला सुरुवात गर्न चाहन्छु शङ्कर विरेही गुरुङलाई आज हामीले टेलिफोन सम्पर्कमा ल्याउन लागेका छौँ यति बेला मलाई मेरो मायालुको फोनै आएन उहाँद्वारा गाइएको यस गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँछु र यो गीत केही अगाडि बढिसकेपछि हामी कुराकानीको क्रमलाई अगाडि बढाउनेछौँ यति बेला भने मलाई मेरो मायालुको फोनै आएन यो गीत तपाईँका लागि मलाई मेरी कुनै रहेन मलाई मेरी मायालुको कुनै आएन मैले कोसिस गर्दा के बोलाउँदै लागेन मैले कोसिस गर्दा के बोला मेरो मायालुको फोनै आएन मैले कोसिस गर्दा के भो लाउँदै लाएन निकै सुमधुर भाका यो क्रममा हामीले अगाडि सुन्यौँ मलाई मेरो मायालुको फोनै आएन शङ्कर विरही गुरुङ अनि इन्द्रा गुरुङको आवाजले सजिएको यो भाका पृष्ठभूमिमा राखिरहँदाखेरि मैले तपाईँलाई आज सुरुवातमै जानकारी दिएको छु आजको कार्यक्रम लोक झन्कारमा मैले कोसँग कुराकानी गर्न लागेको छु भनेर सुमधुर स्वरका धनी गायक शङ्कर विरही गुरुङ जसका धेरै भाकाहरू तपाईँको मनमनमा बस्न सफल भएको छ पोखराको बजार सालैजो त्यस्तै मलाई मेरो मायालुको फोनै आएन त्यस्तै आउँदैन र झल्को अनि मनमा माया छ त्यस्तै अझ धेरै श्रोताहरूले मन पराउनु भएको मन बुझ्दैन फोटो हेरे नि लगायतका दर्जनौँ भाकाहरू तपाईँको मन मनमा रहनका लागि सफल भाका शङ्कर विरही गुरुङले गाउनु भएको छ उहाँसँग रहेर उहाँका लोक साङ्गीतिक जीवनका आरोह अवरोह अनि व्यक्तिगत जिन्दगीका सेरोफेरोमा रहेर हामी कुराकानी गर्ने जमर्को गरिरहेका छौँ यो क्रमलाई ढिला नगरिकन सुरुवात गर्न चाहन्छु आजका अतिथि शङ्कर विरही गुरुङलाई शङ्करजी स्वागत छ कार्यक्रम लोक झन्कारमा धन्यवाद सर्वप्रथम र रेडियो अर्पण मार्फत यो कार्यक्रम भएका तमाम समादरणीय श्रोताहरूमा म शङ्कर गिरी गुरुङको तर्फबाट हार्दिक नमस्कार आजभोलि कसरी व्यस्त भइरहनु भएको छ यो क्षेत्रमा यो क्षेत्रको कुरा गर्नुपर्दा थोरै म पर रहेको जस्तो अनुभूति अनुभूति भइरहेको होला श्रोताहरूलाई तर पनि म यो क्षेत्रमै छु मैले विभिन्न गीतहरू पछिल्लो क्रममा सालैजो लेखिरहेको छु र अब नयाँ फेरि सालैजो कौडा अनि विभिन्न दौरी गीतहरू आउने क्रममा छन् यहाँहरूले प्रतीक्षा गरिरहनु भएको छ यहाँहरूको प्रतीक्षा को घडी अब अन्त्य हुन लागेको छ केही दिनपछि केही भनौँ यही यही महिनापछि तिजको सेरोफेरोमा मेरा नयाँ गीतहरू यहाँहरूले सुन्न पाउनु र हामी अलिकति पुरानो दिनलाई हेरौँ न लोक क्षेत्रमा प्रवेश गर्ने सोच कसरी आयो कसरी प्रवेश गर्नुभयो कतिको सङ्घर्ष गर्नु पर्यो त्यो दिनतर्फ फर्काउन एकपटक थोरै विगतको कुरा गर्नुपर्दाखेरि जस्तो गाउँघरमा हिँड्दाखेरि बढी लोकगीत नै सुनिने अनि बढी लोकगीत नै गाइने भएको हुनाले डोगरी गीत गीतहरू गाइने भएको हुनाले आफूले यही क्षेत्रमा लागौँ भन्ने एउटा सोच आयो र पहिलाको दिन र अहिलेको दिनको तुलनामा प्रविधिले अहिले धेरै फड्को मारिसकेको छ तैपनि प्रविधिले कलाकारले अलिकति सहयोग पनि गरेको छ भन्दा थोरै कलाकारलाई प्रविधिले ठगेको पनि छ कलाकारलाई प्रविधिले गर्दा नै चर्चाको शिखरमा पुर्यायो भने प्रविधिले गर्दा नै अहिले कलाकारले बाँच्न नसक्ने अथवा कलाकारलाई थोरै आम्दानीको स्रोत नहुने पनि प्रविधिले नै गराइरहेको छ एकदमै हो यो प्रविधिका कारणले कलाकारहरूलाई सुरुको दिनमा राम्रो गरे पनि आजभोलि जस्तै अब पेनड्राइभबाट गीत वारपार हुने होइन गीतको अडियो बिक्री नहुने सिडी बिक्री नहुने यो क्रम छ कलाकारहरू बाँच्न निकै गाह्रो अवस्था पनि रहिरहेको छ होइन र तपाईँ पोखरामा रहनुहुन्छ जहाँसम्म लाग्छ होइन यो बाँकी समयहरू पोखराको साङ्गीतिक यात्रा पोखराको लोक दोहोरीको माहौल चाहिँ कस्तो छ वास्तवमा पोखरा अब थोरै गण्डकी क्षेत्र भएको कारणले गर्दाखेरि र धेरै श्रोताहरू धेरै दर्शक महानुभावहरू लोक सङ्गीतमै भिजिरहनु भएको र लोक सङ्गीतै मन परा मन पराउनु भएको हुनाले धेरै पोखरामा धेरै कार्यक्रम हुने गर्दछन् धेरै कार्यक्रममा हामी पोखरामा रहेका अथवा काठमाडौँमा रहेका धेरै साथीहरू स्टेज पर्फर्मेन्स गर्ने धेरै मौकाहरू पनि पाउनुहुन्छ त्यस गरेर पोखरा लोकसङ्गीतको लागि लोक गायकहरूको लागि एउटा राम्रो स्थान हो पनि भन्न चाहन्छु म अनि यहाँ रहेर हामी मफसलमा रहे जस्तो हामी फिल अलिकति गर्दैनौँ किनभने हामी धेरै कार्यक्रमहरूमा हामी श्रोताहरू र दर्शक महानुभावहरूसँग हामीले नजिक हुने र उहाँहरूसँग कुरा गर्ने हामीले धेरै मौकाहरू पाइरहेछौँ अनि यो जस्तै अब तपाईँ लोकदोरी क्षेत्रमा गीत गायन त छँदैछ होइन साथमा शब्द पनि तयार गर्ने गर्नुहुन्छ र बढी जसो तपाईँका शब्दहरूमा अलिकति मर्मस्पर्शी शब्दहरू बढी पाउने गर्छ होइन के कारण होला यो मर्मस्पर्शी कुरालाई चाहिँ बढी उमा समेट्नु भएको शब्दमा थुप्रै म आफू भावुक पनि छु त्यही भएर मैले मेरो आफ्नो उपनाम मैले बिराइराखेको जानकारी पनि गराउन चाहन्छु श्रोताहरूलाई थोरै भावुक आफू सेन्टिमेन्टल भएको कारणले गर्दाखेरि र सेन्टिमेन्टल गीतहरू भावनामा डुबेका गीतहरू मनपर्ने भएको हुनाले आफूलाई पनि त्यस्तै शब्दहरू लेख्न मन लाग्छ र बढी माया प्रेममा लिएको गीतहरू माया प्रेमले उत्पत भएको गीतहरू मैले श्रोतानाथ बसिरहेको छु उहाँहरूले पनि त्यस्तै गीतहरू मेरो त्यस्तै गीतहरू रुचाइदिनु भएको छ उहाँहरूसँग धेरै धेरै धन्यवाद जस्तै मन बुझ्दैन फोटो नि भन्ने गीततर्फ एकचोटि कुराकानी गरौँ न यो गीत करिब करिब एक वर्ष अगाडि होइन बजारमा आएको हो र आजसम्म पनि यो गीतलाई धेरै श्रोता दर्शकहरूले मन पराउनु भएको छ यो गीतको जुन सुरुवातका दिनतर्फ लागु यो गीत निकाल्ने सोच कसरी आएको थियो त्यति बेला यो गीतको शब्द हाम्रो घनश्याम रिजालले लेख्नु भएको भने लय राजन कार्कीले बनाउनु भएको जस्तो मैले उहाँहरूको उहाँहरूले बनाएको लय र शब्द सुनेपछि हुन्छ म यो गीत गाउँछु म यो गीत निकाल्छु मलाई एकदमै मन पऱ्यो भनेर मैले निकाल्ने तर्खरमा लागेँ त्यो गीतले के भन्छ भन्दाखेरि जस्तो विदेशमा रहेको आफ्नो प्रेमी अथवा श्रीमान र स्वदेशमा रहेको आफ्नो प्रेमिका अथवा श्रीमतीले बिचमा भएको कुराकानी जस्तो विदेशमा भएको प्रेमी अथवा श्रीमानले आफ्नो प्रेमिका अथवा श्रीमतीको फोटो मोबाइलमा राखेर हेर्दाखेरि मनमा कस्तो किसिमको भावनाहरू उठिन्छन् त्यो कुरालाई शब्द लेखक घनश्याम विजालले राम्रो तरिकाले लेख्नुभएको छ शब्द मन पराएर त्यसको भाका मन पराएर मैले यहाँहरू श्रोताहरूले मैले र जस्तै तिजको तिज नजिकै छ तिजको गीततर्फ चाहिँ कतिको योजना बनाउनु भएको छ यसपालि थोरै तिजको गीत मैले विगतमा पनि गाइनँ र यसपालि मैले गाउने चेष्टा गर्दा गर्दै पनि थोरै व्यस्तताले गर्दाखेरि म तिजको गीत निकाल्ने सोच त मैले गरेको छैन तैपनि हेरौँ मैले अरू गीतहरू निकाल्दाखेरि अब श्रोताहरूले मलाई तिजको गीत नै गाउने जस्तो के भन्छ चाहना राख्नुहुन्छ भने म त्यसको गीत पनि निकाल्न तयार छु र केही दिनमा म काठमाडौँको प्रस्थान गर्दैछु विभिन्न गीतको रेकर्डिङको लागि विभिन्न गीतहरू एरेन्ज भइरहेका छन् र विभिन्न गीतहरूको रेकर्डिङ प्रोग्राममा यदि साथीहरूले अथवा श्रोताहरूले दर्शकहरूले मलाई त्यस्तो सुझाव दिनुभयो भने म त्यस्तो गीत पनि निकाल्ने पनि तयारी छ मेरो सोच चाहिँ भनेपछि अब तत्काल निक्लिने गीतका जस्तै अब तपाईँको बजारमा आउने गीतको सानो टुक्का हामी यहाँ सुन्न पाउँछौँ तपाईँको आवाजमा एउटा सालज्यू चाहिँ छ सालज्यूको एक टुक्रा लय लय चाहिँ थोरै हाम्रो राजगुरुङले बनाउनु भएको हो त्यसमा थोरै मलाई कन्फ्युज पनि हुनसक्छ त्यही पनि यसो एउटा शब्द मात्रै सुनाउन गरौँ कि लय लयसँगै सुनाउँ लय शब्द नै सुनाउनु भयो अझ सुनमा सुगन्ध हुने थियो ए हुन्छ म कोसिस गर्छु राम्री फुलपारी मायाको गाउँमा तालै जो हरुदी बाँच्न हिँडेको रुदी बाँच्न हिँडेको भएको सुने रुमाल मायालाई किन्नु पालै क्याङ्गा मानेको क्याङ्गा मानेको कालेबुमा जङ्गा मानेको मायालुलाई सम्झना हो हाम्रो यो शब्द चाहिँ यस्तो यस्तो किसिमको <laughs> निकै निकै राम्रो शब्द निकै राम्रो मैले यो भाकामा पनि मैले थोरै कन्फ्युज भएको हुनसक्छ जुन भाका रिफाइन गर्ने हाम्रो राजगुरु हुनुहुन्छ जसले तिसवटा भन्दा बढी चालकको भाका निर्माण गरिसक्नु भएको छ उहाँलाई नै अगाडि लिएर मैले बढाउँदैछु अगाडि बढ्दैछु निकै राम्रो छ यो यो भाकाको सफलताको कामना गऱ्यौँ होइन र हामी अलिकति कुराकानीको अन्त्यमा छौँ जाँदा जाँदै अन्त्यमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच सँगै रहने तमाम श्रोता मित्रहरू लगायत तपाईँका सङ्गीतका पारखी मित्रहरूलाई के भन्न चाहनुहुन्छ यहाँहरू अब थोरै हाम्रो राम सर यहाँ आफै हुनुहुन्छ यहाँले लोक सङ्गीतलाई र लोक कलाकारहरूलाई लोकगीतका सर्जकहरूलाई धेरै अगाडि बढाइरहनु भएको छ यहाँहरूले धेरै हामीलाई प्रवर्तन गरिदिनु भएको छ त्यसको लागि थोरै तराई क्षेत्रमा भएर पनि लोकगीत सङ्गीतलाई यति धेरै माया गर्ने श्रोताहरू मैले पहिला मलाई थाहा थिएन जब म लोक लोकसङ्गीतमा म पसेँ लोकसङ्गीतमा मैले धेरै मैले आफ्नो कोसेलीहरू यहाँलाई पस्थेँ तराई क्षेत्र जस्तो जुन क्षेत्रगत हिसाबले नहेरिकन एउटा लोक सङ्गीतका सबै कलाकारहरूलाई धेरै माया गरिदिनु भएको छ चितवनमा रहेर पनि चितवनभन्दा धेरै अझै परपरका श्रोताहरूले पनि जुन अझै के अरे पश्चिमेली सङ्गीत र थोरै भारतीय सङ्गीत हिन्दी गीतहरूले प्रेसर दिइरहेको ठाउँहरूमा पनि हाम्रो गीतहरू यहाँहरूले धेरैभन्दा धेरै मन पराइदिनु भएको छ यसरी नै भविष्यमा पनि कलाकारहरूलाई यसरी नै माया गरिदिनुहोस् र हामीलाई मलाई यहाँहरूले सम्पर्क गर्न चाहनुहुन्छ भने मेरो फेसबुक छ शङ्कर विरे गुरुङ भनेर मलाई खोजेर यहाँहरूले मलाई एड गरेर मलाई विभिन्न सुझावहरू दिन सक्नुहुन्छ मेरा कस्ता किसिमको गीतहरू यहाँले सुन्न चाहनुहुन्छ त्यसको बारेमा म यहाँहरूको सुझाव सुन्न तयार छु भन्न चाहन्छु हुन्छ शङ्करजी पछि पछि पनि कुराकानी गर्ने नै छौँ साथमा तपाईँ चितवन आउनुभएको बखत स्टुडियोमै रहेर कुराकानी पनि गर्नेछौँ अहिले भने हामी तपाईँलाई यो साथको लागि धन्यवाद दिँदै बिदा हुन्छौँ नमस्कार यति बेला हामीले कुराकानी गऱ्यौँ नेपाली लोक सङ्गीतमा निकै सफल सफल भाकाहरू मार्फत लोक सङ्गीतका पारखीहरूलाई एउटा मनोरञ्जन दिलाउन सफल गायक शङ्कर विरही गुरुङसँग कुराकानी गरौँ हामी कार्यक्रमको अलिकति अन्त्यमा छौँ जाँदा जाँदै आउँदैन र झल्को शङ्कर विरही गुरुङ अनि मुना थापा मगरको आवाजमा यो भाकालाई अगाडि सार्नेछौँ आउँदैन र झल्को यो भाका तपाईँका लागि राख्दा राख्दै हामी पनि बिदा माग्नेछौँ यतिन्जेलसम्म W W W dot radio Arpan dot com dot NP मार्फत विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ साथमा रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्सको ध्वनि तरङ्गमा हामीसँगै रहने तपाईँहरू सम्पूर्णलाई पनि धन्यवाद कार्यक्रम लोक झनकारको अर्को अवसायमा भोलि तपाईँको र हाम्रो फेरि भेट हुने नै छ र मैले सुरुवातमै उद्घोष गरिसकेको छु आउँदैन र झल्को शङ्कर विरही गुरुङ अनि मुना थापा मगरको आवाजले सजिएको यसै भाकालाई पृष्ठभूमिमा छाड्दै प्रविधि कक्षबाट सघाउने आत्मीय मित्र राजुलाई धन्यवाद तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि बिदा हुन्छु नमस्कार का लागि सुन्नु हजुर हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम र नपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न मेरो त सेभेन आयो मेरो त एट पोइन्ट फाइभ आयो मेरो त नाइन आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन वटा किताब निकालिसक्नुभएका दसौँ वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सेक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube We have IELTS, SAT, GRE, phonics class and intensive English language classes for all professional. Also remember for interview preparation classes only at The Next Education Consultancy. The Next Education Consultancy Private Limited, Line Sook Narayangarh, phone 056 571 Siddhartha रेफ्रिजरेसनमा CG air condition new year धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक चौराहा चोक टाढी फोन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी क्वालिटी छपाएका लागि क्वालिटी प्रेसमा नै जाउँ किनकि हामी गुणस्तरीय काममा विश्वास राख्छौ चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना दक्ष डिजाइनरहरूद्वारा उत्कृष्ट डिजाइन फोल्डिङ मेसिनद्वारा फोल्ड गरी किताबहरू तुरन्तै तयार गर्न सकिने glue binding lamination die cutting लगायत छपाई सम्बन्धी सम्पूर्ण कामहरू लोड सेडिङ नो प्रब्लम चौबिसै घन्टा निरन्तर हाम्रो सेवा क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस सिटी अफिस सहित चोक नारायणगढ मेगा मार्केटको पहिलो तल्ला ओहो दाई नमस्कार नमस्कार भाइ कता हिँड्नुभयो आउनुहोस् बस्नु एकैछिन छोरोले विदेशबाट पैसो पठाएको रहेछ यो साल घर बनाऊ अर्को साल बुहारी भित्राउनु होला भन्छ त्यसैले छट सिमेन्ट जस्ता पाता रङ रोगन पानी टङ्की सेनेटरीका सामान कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको साँच्ची कहाँ जानु पर्ला भाइ तपाईँलाई थाहा छैन टाढी चोकबाट पाँच सय मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको Poudel hardware and sanitary firm छँदैछ नि सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ अझ होम डेलिभरीको पनि व्यवस्था व्यवस्था छ सम्पर्क Poudel hardware and sanitary firm Ratnanagar दुई हाई स्कुल रोड चाँडे प्रोपाइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर शून्य छपन्न पाँच साठी दुई सय सोह्र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सोह्र र अन्ठानब्बे चार एकाउन्न उन्चालिस छ सय त्रिहत्तर स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज गोरी मुदा पाठ्य पुस्तक खुद्रा तथा थोक खरिदलाई सौरा चोकमै झरो न्यु पर्वत पुस्तक पसला हजुर हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसिनन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क न्यु पर्वत पुस्तक पसल एन्ड स्टेसनरी रत्नगर एक सौरा चोक चितवन फोन शून्य छपन्न पाँच साठी तिन सय छयासी हेर यो दुब्लाको सुकेरै जाने भो नखान्छ दुध नखान्छ घिउ अनि कहाँबाट लाग्छ त हे कान्छा तेरो जिउ स्याहार्न पर्यो त कसरी लाग्छ जिउ त्यो चाहिँ भन्नुहोस् न न्यु बागलुङ काली दुग्ध एन्ड बेकरी सपमा जानु पर्छ हामी कहाँ दुध दही घिउ पनिर नौली घिउ चिज तथा दुधबाट उत्पादित अन्य परिकारहरू साथै bakery item cake birthday cake ice cream kulfi lassi juice र चिया कफी पाइन्छ सम्पर्क न्यु बागलुङ काली दुग्ध एन्ड बेकरी सप रत्नगराज बकुल्लर चोक मोबाइल अन्ठानब्बे चार पचपन्न चौरानब्बे चार सय उनानब्बे र अन्ठानब्बे चार एकाउन्न सत्र दुई सय चौध आँखा सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विश्वासिलो र भरपर्दो उपचार सेवा नवदुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र हजुर हामी कहाँ आँखा सम्बन्धी उपचार सेवा परामर्श सेवा एवं विभिन्न किसिमका पावर तथा बिना पावरका ब्रान्डेड चस्मा Ray-Ban Ferrari Gucci Police Polaroid ब्रान्डका चस्माहरू सुपथ मूल्यमा उपलब्ध छ आँखा सम्बन्धी बिरामी जाँच्ने समय प्रत्येक दिन बारह बजे देखि दिउँसो एक बजे बजेसम्म बेलुकी साढे पाँचदेखि साढे छ बजेसम्म सम्पर्क नवदुर्गा चस्मा पसल एवं आँखा उपचार केन्द्र सौराह चोक हिमालयन ब्याङ्क नजिकै फोन शून्य छपन्न पाँच त्रिसठी चार सय दस मोबाइल अन्ठानब्बे चार पचपन्न एकानब्बे एक सय दुई गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन हेर यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रेल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्रणाली अब आकर्षक घडेरीहरूको साथमा रत्नगर आठ पर्सौनी टाढा गाउँ स्थित साढे तिन बिघामा रहेको प्लटहरू रु तिन लाखदेखि बिस लाखसम्ममा उपलब्ध छ सोही प्लटमा आरसिसी ढलान सहित चार कोठाको घर पनि बिक्रीमा रहेको जानकारी गराइन्छ विकासका पूर्वाधारहरू खाने पानी विद्युत ढल छ मिटर सेतो पिच बाटो लगायत अन्य सुविधा सम्पन्न बिस सातदेखि माथिको मोहडा भएको घडे कसेरीहरू खरिद गरी आफ्नो उज्जवल भविष्य सुनिश्चित गर्नुहोस् साथमा भरतपुर बसन्त चौकदेखि तिन सय मिटर भित्र रङ फ्याक्ट्रीको आडैमा छुट्टै घडेरीहरू पनि बिक्रीमा छ चितवन भ्याली प्लटिङ तथा हाउसिङ प्राली रत्नगर चितवन सम्पर्कका लागि रामप्रसाद पौडेल ओम शान्ति मोबाइल अन्ठानब्बे चार पचास तिरहत्तर आठ सय सतसठी हरि चापागाई मोबाइल अन्ठानब्बे चार एकाउन्न छयत्तर तिन सय सतासी बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री के बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्रे वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी अब तपाईँ हाम्रै बजार बकुलहरमा सर्व सुविधा सम्पन्न केएन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध प्राप्त पार्किङ दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न कियान प्लाजा रत्नगराज बकुल्लर proprietor Raj Shrestha mobile number अन्ठानब्बे चार सय पचास अस्सी पाँच सय बहत्तर र अन्ठानब्बे चार सय पचास उनपचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले बिहानको एघार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै video X X-ray X-ray ECG सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात गोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात गोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्सल इम्पोरियम मगनी चौक पर्सा अनुसार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय